कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा सशक्त योगदान पुर्याउने श्रद्धेय स्रष्टा र साधकमा समर्पित यो शालीन कार्यक्रम अजर अमर गीतहरूमा नेपथ्यका सहयोगी सुफल काफ्लेका साथ प्राविधिक मित्र शशीन्द्र गौतम सहित यो प्रस्तोता प्रकाश सामीको सादर अभिवादन क्रमशः हिजकै चर्चामा केन्द्रित छौ आत्मगाथा नेपाली आधुनिक संगीतमा आत्मगाथा र आत्मगायनको चर्चामा थियौं हिजो हामी र आज त्यही प्रसंगलाई कायम गर्दैछौ धेरै कलाकारले धेरै गीतकारले आफ्नो जीवनलाई सचित्र तस्विरसहित सहित गीतमा प्रस्तुत गरेका छन् कहिले सुन्न सकिने कहिले बुझ्न सकिने तर कहिले त्यही गीतमा रुन सकिने गरिकन आफूलाई राखेका छन् हाम्रा हृदय साधक श्रष्टा सर्जकहरूले एउटा देशप्रेमी नेपालीको जीवनी राखेका छन् दार्जीलिङबाट नेपालमा आएर सांगीतिक जीवनमा प्रवेश गरेका संघर्ष गरेका एक सांगीतिक हस्तीले यद्यपि सुबोध कुमार च्याटर्जीका अनुसार दार्जीलिङका धेरै कलाकार नेपाल किन जान्छन् दार्जीलिङका धेरै कलाकार नेपाल किन भाग्छन् भन्दा उनले व्यङ्ग्यसहित लेखेका छन् दार्जीलिङको कलाकारलाई कि रक्सीले खान्छ कि नेपालले लान्छ दार्जीलिङका कलाकारलाई कि रक्सीले खान्छ कि नेपालले लान्छ भनेर लेख्ने पत्रकार सुबोध च्याटर्जीकै भनाईलाई सतश पालन गर्ने हो भने दार्जीलिङबाट आएका कलाकारहरू नेपालमा धेरै सुखी समृद्ध भएर आफ्नो जीवनगाथा गाइरहेका छन् आज यही श्रृंखलामा पहिलो स्वर छ गोपाल उन्जनको देशले रगा चढ़ाओ रुदीन मेरी आमा उने पले के छोरी रुदीन मेरी आमा उने पले के छोरी देशले कुरिरहेका हुन्छन् पाउँदिन के पनि रगत स्तनको साटो आउँदैन मान उसलाई उनी पले Hallelujah. पृथ्वी का संतान बगिनी को दूध है न पाली को स्तन यमराज खुशी शेर छिनाने सारा पृथ्वी का संतान नागिनीको दूत हैन त्यो त नेपालीको स्टन सकरी पले नेपालीकी छोरी माग्दिनन् सुनका अक्षर कुनै पालीकी छोरी देशले श्रद्धेय गोपाल इन्जनको शब्द संगीत र स्वरमा आत्मकथात्मक यो गीत आजको अजर अमरको सोमबारे श्रृंखलामा यही चर्चा आत्मकथा विश्वमा पहिलो पटक लेखेका थिए अंग्रेजी कवि रोबर्ट साउथेले बायोग्राफी शब्दलाई अंग्रेजीमा अठार सय ईस्वी सम्बन्धको हाराहारीमा अटोबायोग्राफीका नामबाट उनले शुरू गरे र उन्नाइसौं शताब्दीमा आइपुग्दा यो एउटा विधिगत वा विधागत रूपमा प्रतिस्थापित हुन पुग्यो यद्यपि यो फ्रान्सेली शब्द मेमोइरबाट आएको हो मेमोइरको अर्थ हुन्छ फ्रान्सेली शब्दमा लिपिबद्ध हुनु र यो फ्रान्सेली शब्दलाई सोह्रौं शताब्दीमा नै प्रयोगमा ल्याइएको भए पनि सत्र सय सन्तानब्बेमा बल्ल अटोबायोग्राफी नामक वा आत्मकथा नामक श्रृंखला शुरू भयो यो अटोबायोग्राफीले ग्रीक शब्दको दुईवटा जरालाई जोड्छ सेल्फ लाइफ र राइटिङ सो जीवन र लेखन यी तीनै कुरा समाहित भएको लेखनलाई नै आत्मकथा भनियो सो जीवन र लेखन र हामी आज चर्चा गर्दैछौ आफ्नो गीतमा भएका सो जीवन र लेखनकै बारेमा पहिलो गीत हामीले गोपाल योजनको नेपाल राष्ट्रप्रति र नेपालीप्रति र आफू राज्य हुनुको गर्वप्रतिको यो आत्मबोध भएको गीतबाट गोपाल योजनले काठमाण्डुको रंगमंचमा रूपरेखा साँझमा गीत गाउँदा आउट भनेको सुन्न परेको थियो र उनले त्यति बेला रोएर भनेका थिए म यो देशलाई माया गरेर यहाँ आए तर मलाई यहाँ आउट भनियो संगीतकार रामेश आफ्नो सम्झनामा यही कुरा लेख्छन् हामी सो जीवन र लेखन अर्थात आत्मकथाका बारेमा आज धेरै चर्चा गर्नेछौ नेपाली गीतहरूमा प्रयोग भएका आत्मगाथाहरूका बारेमा संसारका धेरै प्रसिद्ध व्यक्तिहरूले आफ्नो आत्मकथा लेखेका छन् र ती महान आत्मकथाहरू प्राय चार खण्डमा केन्द्रित हुने गरेको पाइन्छ आफ्नो बाल्यकाल युवाकाल मध्यजीवन र मृत्यु उन्मुख भइरहेको जीवन र यसमध्ये विश्व प्रसिद्ध लेखकहरूमध्ये Saint Augustine Ariel Dorfman Harriet Matthew Hannah Lynch Thomas Carlyle Henry James Sherwin Nuland Charles Chaplin त्यसै गरी नोबेल पुरस्कार विजयी कविहरू मिलोस मिसेस स्कट पाउलो बोल्स यी धेरै लेखकहरूले आफ्नो आत्मकथा लेखेका छन् भ्लादिमिर नवकोफको आत्मकथा आफैमा एक चर्चित कृति थियो टेनिस प्लेयर सेरेना विलियम्स त्यसै गरी आन्द्रे अगासीले पनि आफ्नो आत्मकथा लेखेका छन् विश्वविद्यालय स्तरमा अध्यापन गराउँदा वर्जिनिया वुल्फका आत्मकथाहरू झपल सात्रीको वोर्ड्स जस्ता आत्मकथाहरू वा चार्ल्स डार्विनका आत्मकथाहरू वाल्ट व्हिटम्यानका आत्मकथाहरू पनि पढ़ाइने गर्छन् सिगमन फ्रायडको आत्मकथाबाट त धेरै मान्छेहरू प्रभावित छन् र विशेष गरेर विश्व प्रसिद्ध दार्शनिक बीसौं अन्तिम विचारक ओशोले त सिगमन फ्रायडको आत्मकथालाई बारम्बार व्याख्या गरेका छन् अभिनेत्री क्याथरिन हेब्बनको आत्मकथा त्यसै गरी प्रसिद्ध मानिन्छ आज हामी धेरै आत्मकथाका कुरामा केन्द्रित रहनेछौं र नेपालमा पनि आफैले नलेखे पनि अरूलाई लेखाउने आत्मकथाहरू शुरू भएका छनृ जसलाई आत्मकथा नभनेर व्यङ्ग्यपूर्वक हात्मकथा भन्ने गरेको पाइन्छ यस्ता हात्मकथाहरू सेनाका प्रधान सेनापति व्यापारीका अरबपति यी धेरै पत्नी नभएका पतिहरू धेरै लेख्ने गरेका छन् त्यो रोचक प्रसंग हामी चर्चा गर्ने नै छौं हिजोको कार्यक्रम बारेमा तेज कवायजी लेख्नुहुन्छ हिजोको अजर अमर गीतहरू लाइभ सुन्न पाइएन पाइन खल्लो लाग्यो नेपाली संगीत स्रष्टाहरूको आत्मकथा उत्कृष्ट लाग्यो यहाँको प्रस्तुतिमा हिजोको बाँकी अंश सुन्ने प्रयासमा छु आज आजको यो बाँकी अंश यहाँलाई कस्तो लाग्यो तेज कवायज्यू सुनेर हामीलाई प्रतिक्रिया दिनुहोला धन्यवाद तेज कवायजीको यो प्रतिक्रियापछि अब हामी जानेछौ अर्को गीतमा गायक बच्चु कैलाशको गीतमा बच्चु कैलाशका बारेमा धेरै कुराहरू छन् र धेरै कुराहरू गोप्य पनि छन् र धेरै कुराहरू सार्वजनिक पनि छन् तर उहाँ स्वयं नै आफ्नो बारेमा के लेखियोस् भन्ने चाहनुहुन्न यसकारण धेरै कुराहरू छन् तर कोलकाताको भिक्टोरिया स्टुडियोका रेकर्डिस बारम्बार भन्ने गर्छन् नेपाली गायकहरूमा गीत गाउँदा र रेकर्डिङ सक्दा सबभन्दा असन्तुष्ट देखिने गायक नै बच्चु कैलाश हुन् उनलाई जति टेक भए पनि जतिकै उत्कृष्ट रेकर्डिङ भए पनि चित्त बुझ्दैन बच्चु कैलाशको त्यो प्रवृत्तिप्रति कलकत्ताका धेरै रेकर्डिस्टहरू परिचित छन् तर हामी उनको गायनबाट परिचित छौं स्वरको आरो अवरोहबाट परिचित छौं तर यो गीतमा उनले स्वयं आफ्नो आत्मगाथा पोखेका छन् म फूल होइन मानिस म फूल होइन मानिस बिरह बोल्दछु सितको थोपा पर्दैन ममा म आँसु फुल्दछु म फुल होइन मानिस पनि कहीँ खान्छ ठक्कर झन् चोट खान्छ झन् हुन्छ कोमल बन्दैन पत्थर आकाश जस्तो हृदय चट्टान होइन चटक बिर्सन खोलाको कलकल चुलबुल होइन मयक बिर्सन इन्द्रेणी रङ्ग मसुङ्ग छैन यौवन सिंह शब्द मेरो के पुग्दैन र तिमीलाई पुकार्न सितको थोपा पर्दैन ममा आँसु खोल्दछु म फुल होइन आफूलाई फूलभन्दा पर राखेर बच्चु कैलाशले गरेको यो व्याख्या एउटा गायकको निर्वाक अभिव्यक्ति हो निर्वचनीय बाचा हो बच्चु कैलाशको यो स्वरसँग यहाँहरू सुन्दै हुनुहुन्थ्यो अजम्बरी गीत संगीत र यो अजम्बरी गीत संगीतको यो श्रृंखलामा अजर अमर गीतहरूको यो आज दोस्रो दिन यहाँहरू सुन्दै हुनुहुन्छ आत्मकथाका बारेमा र हाम्रो यो कार्यक्रम यहाँले काठमाडौँ बाहिर विभिन्न रेडियोमा सुन्न सक्नुहुनेछ रेडियो तरंग पोखरा खाँदबारी एफएम सभा हलेसी एफएम नुवाकोट एफएम र बुटवलमा खस्यौली एफएम सिनर्जी एफएम चितवनमा नारायणी एफएम वीरगंजमा रेडियो चितवन चितवनमा हेटौडा एफएम रेडियो पौरखी बाजुरामा रेडियो माडी चितवनमा बुलबुले एफएम सुर्खेतमा रेडियो मलमला रूपन्देहीमा रेडियो मकालु धनकोटामा रेडियो भेरी एफएम अन्ठानब्बे थोप्लो छ र सुर्खेत एक सय दुई थोप्लो सातमा रेडियो धादिङ एक सय छ मेगा हज धादिङमा श्रीनगर एफएम पाल्पामा रेडियो त्रियुगा उदयपुरमा रेडियो मलमला बुटवलमा सोमबार मात्र radio Achham ninety four point एटमा सोमबार र बिहिबार यहाँले अजर अमर गीतहरू र अजम्बरी गीतहरूको श्रृंखला सुन्न सक्नुहुनेछ र हामीलाई हिजोको कार्यक्रमबारे सविता वैद्यले लेख्नु भएको छ दाजु नमस्कार हिजोको प्रस्तुति सरल कति मिठो साथै ज्ञान र धेरै अध्ययनको प्रस्तुति थियो भाव र प्रेम थियो कलाकारहरूको कलाकारहरूप्रति हामी गीत संगीत मन पराउनेहरू हजुरको ऋणी भएका छौं कृतज्ञ छुदाई आज त्यसैको बाँकी अंशको प्रतीक्षा सविता वैदीजी यहाँलाई हार्दिक धन्यवाद र आज हामी हिजो छुटेका के गीतका र केही गीतका कलाकारहरूको स्मृतिलाई पुनः दोहोर्याउनेछौं कवि गीतकार निबन्धकार ईश्वर बल्लभले आफ्नो जीवनलाई शब्दश एउटा गीतमा राखेका छन् यसो त उनका धेरै गीतमा उनी आफू नै छन् र आफ्नो आत्मकथा नै छ तर एउटा गीत जुन भक्तराज आचार्यको संगीत र स्वरमा गुन्जिन्छ त्यो ईश्वर बल्लभको जीवनी प्रदत्त गीत जस्तो लाग्छ त्यसमा ईश्वर बल्लभ स्वयं उपस्थित छन् शुभारम्भ द म्युजिकल जर्नीको कार्यक्रमको श्रृंखलामा चितवनबाट फर्किँदै गर्दा भक्तराजका दुवै पुत्रका सामु ईश्वर बल्लभले यो गीतको फेरि चर्चा गरे मैले यो गीत भक्तराजजीको लागि लेखेको हुँ उनैको लागि नै हो यो गीत भन्दै गर्दा भक्तराजजीका सुपुत्रले भने कहिलेकाही बुवा एकदम आत्तिँदा आत्महत्या गर्ने जस्तो स्थिति हुँदा पनि उहाँले यो गीतबाट आफूलाई सम्हाल्नु भएको थियो र त्यही गीत ईश्वर बल्लभकै आत्मकथाको गीत भक्तराज आचार्यको स्वरमा यो कथा शुरू करे कहान मैले की कहाँ शाह जी श शारीरिक रूपमा अस्वस्थ भइसकेपछि दुई हजार एकचालिस बयालिस सालमा ईश्वर वल्लभलाई वीर अस्पतालमा भर्ना गरिन्छ र चिकित्सकहरूले अचानक घोषणा गर्छन् उहाँ बित्नु हो ईश्वर वल्लभको जिउदो शरीरलाई लास सम्झेर परिवारले अस्पतालबाट बाहिर ल्याउँछन् ईश्वर वल्लभका भाइ विश्व वल्लभले आफ्नो दाजुको छातीमा रोएर जोडले पिट्छन् त्यसपछि ईश्वर वल्लभको मुखबाट फेरि रगतको आहाल देखिन्छ अनि उनी चिच्याउँछन् दाजु त जिउँदै रहेछ दाजु त जिउँदै रहेछ पुनः डाक्टरहरू सक्रिय हुन्छन् ईश्वर वल्लभ एउटा मृत्युबाट त्यसरी बाँच्छन् यी तीनै ईश्वर वल्लभ थिए जसको कलमबाट यो कथा शुरू गरेर हामीले सुन्यौं ईश्वर बल्लभ थिए जसले काठमाण्डुको चोकमा रहेको कालीमाटीको चोकमा रहेको घरमा आफ्नी आमाले खुकुरीले सेरिएर आत्महत्या गर्दा घरभरि रगत बगेको देखेका थिए र उनैले लेखे आमाको सम्झनामा मेरो आमाले आत्महत्या गरेको देश तिनै सुरबल्लभको यो कवितालाई गाएका थिए भक्तराज आचार्यले आफ्नै संगीतमा दुई हजार छयालिस साल मंगिर उन्नाइस गते भक्तराज आचार्यमाथि असामयिक हमला भएपछि उनको जीवनमा आएको निराशाका बेला यो गीतले उनलाई प्रेरणा दिएको कुरा उनका परिवारका सूत्र बताउँथे आज ईश्वर वल्लभको आत्मकथासँग जोडिएको यो गीतलाई सुन्यौं हामीले जीवनको अन्त्यतिर आएर वा बुढेसकालतिर आएको समयलाई आत्मकथामा लेख्ने धेरै इमान्दार लेखकहरूमध्ये विलियम स्टायरन एक हुन् Mark Twain, Kamo no Chome, Gertrude Stein, नोला फाउलिन ग्वेन र अभिनेता मालन ब्रान्डोको नाम आउँछ ज्याजुक रुसुको आत्मकथालाई नेपालीमा गोपालदास श्रेष्ठले अनुवाद गरेका छन् प्रज्ञा प्रतिष्ठानले त्यसलाई नेपालीमै प्रकाशन गरेर अब नपाउने भएको छ म्याल्कम काउलीको आत्मकथा पनि बुढेसकालको रोचक लाग्छ एली विशेल जसमाथि ठूलो जेल सजाय भयो उनको यो आत्मकथा पनि बुढेसकालको रमाइलो देखिन्छ Albert Einstein Charles Darwin Margaret Mead Kurt Vonnegut Lady डेबु कोले सिभर एलेक गिनेस अत्यन्त प्रसिद्ध अभिनेता एलेक गिनेसको आत्मकथा पनि बुढेसकालको रमाइलो देखिन्छ भने आकिरा कुरासावाको जापानी फिल्मकार आकिरा कुरोसावाको समथिङ लाइक एण्ड अटोबायोग्राफी घरिघरि पढ्दा पनि हामीलाई विरक्त लाग्दैन यदि तपाईँसँग त्यो पुस्तक छैन भने तपाईँसँग हुनुपर्ने पुस्तक मानिन्छ आत्मकथामा Arthur Miller Nelson Mandela Harpo Marx Walt Whitman Girolamo Cardano Charlie Chaplin P G Wodehouse M F K Fisher Bertrand Russell Carl Gustav Jung Florida Scott Maxwell Pablo Casals म्यानेसिनवेल मार्गरेट मुनेका आत्मकथाहरू हामीसँग हुनुपर्ने जस्तो आत्मकथामा पर्छ यी हात्मकथा होइनन् यी आत्मकथा नै हुन् यी लेखकले आफ्नै औंलाले आफ्नै मनले र आफ्नै स्नायुले यी आत्मकथाहरू लेखेका हुन् जसरी भारतका प्रसिद्ध अभिनेता देव आनन्दले काठमाण्डुको भ्रिकुटी मण्डपमा दुई हजार आठ मे दस तारीक आफ्नो आत्मकथा रोमान्सिङ विथ लाइफको प्रवर्धनका बारेमा विमोचन गर्दा उनले भनेका थिए यो पुस्तकको पंक्ति पंक्ति मैले आफै लेखेको हुँ अरू कसैले लेखेको होइन फेरि उनले दोहोऱ्याएर चिच्याएर भने मैले आफै लेखेको हुँ अरू कसैले लेखेको होइन दर्शक दीर्घाको अघिल्लो श्रृंखलामा नेपाली चलचित्रका द्वन्द निर्देशक गोपाल भुटानी संगीतकार अम्बर गुरूङ कर्ण साके ध्रुवचन्द्र गौतमहरू सुनिरहनु भएको थियो कुनै लेखकलाई त्यस्तो अहम हुनु घमण्ड हुनु कति ठूलो कुरा हो जसले आफ्नो आत्मकथा आफ्नै हातले लेख्न पाउनु अरूले लेख्दा त सुन्दर पनि बनाइदिएला वा कुरूप पनि बनाइदिएला भयंकर पनि बनाइदिएला अलंकार पनि थपिदिएला तर आफ्नो हातले लेखिएको आत्मकथा हात्मकथा जस्तो चाहिँ हुने छैन आज अर्को आत्मकथाको गीत छ अम्बर गुरूङको शब्द र संगीतमा हामीले धेरै कम सुन्ने गरेको गायिका निर्मला श्रेष्ठको स्वरमा बाँकी कथा भन्दै गरौंला निर्मला श्रेष्ठको बाँकी कथा हामीसम्म आइपुग्न धेरै समय बाँकी नै छ अब उहाँ अमेरिका प्रवासमा हुनुहुन्छ र गायनबाट अलि निष्क्रिय हुनुभएको छ सुनिन्छ उहाँ अमेरिकामा रहेका नेपालीहरूका माझमा भजनहरू गाउन रूचि राख्नुहुन्छ र उहाँ त्यहाँ हुने धार्मिक सभा संगठनहरूमा गाई नै रहनु भएको छ आत्मकथाकै कुरा गर्दा सन् उन्नाइस सय पचहत्तरमा प्रकाशित my own story the greatest my own story Mohammad Ali boxer Mohammad अलीको अत्यन्त लोकप्रिय आत्मकथा हो उनले यस आत्मकथामा आफूलाई जीवनमा एकपटक मात्र हराउने नयाँ खेलाड़ीका बारेमा लेखेका छन् he is latest but I am greatest हारिसकेपछि पनि मोहम्मद अलीले स्वीकार गरे म अझै महान हुँ भनेर त्यसै गरिकन विश्व प्रसिद्ध जुङ्गा भएका विश्व प्रसिद्ध नयाँ शैलीको जुङ्गा भएका चित्रकार सालबहादुर डालीको आत्मकथा त्यतिकै पढ्न लायक छ the secret life of Salvador Dali उन्नाइस सय बयालिसमा प्रकाशित यो आत्मकथामा उनले आफ्नो बारेमा लेखेका छन् उनी जुत्ता लाउँदा जहिले पनि एउटा खुट्टा टाइट गरेर जुत्ताले बाँध्दा रहेछन् एउटा चाहिँ ठिकै मात्र लाउँदा रहेछन् अनि घाउ नै हुने गरी उनी जुत्ता टाइट बाँध्दा रहेछन् किनभने सोद्धा उनी भन्दा रहेछन् म जिउँदो छु भन्ने कुरा यो दुखाइले मलाई थाहा हुन्छ नत्र केथामा हिँड्दा हिँड्दै मरिसकेको हुनेछु सालबहादुर डालीको त्यो the secret life of Salvador Dali उन्नाइस सय बयालिसमा प्रकाशित पुस्तक पनि त्यतिकै रोचक छ memoir of the author's life भन्ने अठार सय बत्तीसमा प्रकाशित जेम्स हकको आत्मकथा झनै रोचक छ गायक जोन लेननको आत्मकथा पनि प्रकाशनमा आएको थियो तर त्यसका केही अंशहरू पछि बजारमा पाउन छोडिए र त्यसलाई डबल लाइफका रूपमा पनि पछि संग्रह गर्ने योजना बनाइयो तर प्रकाशित हुन सकेन हामी गीतमा आत्मकथाको कुरा गर्दैथ्यौं हाम्रो यो कार्यक्रमलाई सुन्दर चित्र भनेर रश्मि अमात्यले फेसबुकमा उल्लेख गर्नुभएको छ भने किसान ढुङ्गानाजीले हिजोको हिजोकै निरन्तरता होइन त दाई एकदम रमाइलो थियो हिजो आज सुन्दैछु देशले रगत मागे हरेक नेपालीको यो गीतलाई मनन गर्नुपर्छ माइल्ड मिनार लेख्नुहुन्छ देशले रगत मागे सुन्दैछु गोपाल रञ्जनलाई मनोज कुलुङ लेख्दै हुनुहुन्छ सन्डे एकदम रोचक प्रसंग सहित अति रमाइलो भएको थियो आज पनि त्यस्तै होला अमृत थापा लेख्नुहुन्छ आत्मकथाको नाममा आत्मप्रशंसा लेखेर लेखाउनेहरूप्रति गर्नुभएको व्यङ्ग्य अत्यन्त सटिक लाग्यो भनेर सविता वैद्यले यो कथा भन्ने गीत अत्यन्त टचिङ लाग्यो भनेर लेख्नु भएको छ हाम्रो ट्वीटरमा धेरैले धेरै किसिमका प्रतिक्रियाहरू व्यक्त गर्नुभएको छ राज भण्डारी मोहनजी लेख्नुहुन्छ उज्यालो नाइन्टी नेटवर्कमा अजर अमर सुन्दैछु तपाईँ नि एकपल्ट सुन्ने प्रयास गर्नुहोला भनेर उहाँले हाम्रो कार्यक्रमको सूची नै दिनुभएको छ भने भुइँ मान्छेले लेख्नुभएको छ सर आत्मकथा र हात्मकथामा के फरक छ थाहा पाउँदैछु भनेर लेख्नुभएको छ धना पौडेलजीले म फूल होइन मानिस भए मिठो शब्द र मिठो आवाज फेरि सुन्न पाउने आशामा खुशी व्यक्त गर्नुभएको छ सजलराज पन्तजीलाई पनि धन्यवाद यहाँको मेन्सन पाइयो र हामीलाई विशेष गरेर माया गरेर सधैँ नै कार्यक्रममा केही न केही शुभेच्छा पठाइरहनुहुने राजेश्वर उदयजी जो पाल्पामा बसेर कार्यक्रम सुन्नुहुन्थ्यो उहाँलाई काठमाण्डुमा हामीले स्वागत गर्न पाउँदा खुशी लागेको छ मैना लेख्नुहुन्छ हातमा कथा शब्द रमाइलो छ आफ्ना जीवन अनुभव पोख्न चाहने तर लेखन शिल्प नभएकालाई त यही विधि होला हिटलरको मेन क्याम्प जस्तै भनेर मैनाजी हिटलरको मात्र होइन मोहनदास करमचन्द गान्धीले पनि अरूलाई नै लेखाउनु भएको हो र भारतका प्रसिद्ध लेखक महेश एलुङ कुञ्चवार विजय तेण्डुलकर जो धेरै अशक्त भइसकेपछि उनले पनि अरूलाई नै आत्मकथा लेखाएका हुन् तर शब्दहरू वाक्य बुनोटहरू उनीहरूको आफ्नै थियो यी चर्चापछि अब फेरि अर्को एउटा आत्मकथा बोकेको गीत छ अरूण थापाको स्वरमा अरूण थापाको यो गीतमा कतिले यो अरूण थापाकै आत्मकथा भन्छन् तर यो गीत गाउँदा छत्तीस सत्तीस सालको हारारीमा अरूण थापाको विवाह भइसकेको थिएन र गीत लेख्ने विनोद गौचनको चाहिँ विवाह भइसकेको थियो विनोद गौचनको केही वर्ष अगाडि देहान्त भयो उनका दाजु विश्वमोहन गौचन भन्छन् विनोदलाई जीवनको शुरूआतदेखि नै वैवाहिक जीवनमा सन्तुष्टि भएन पहिलो पत्नीले छोड्नु दोस्रो पत्नीसँग फेरि राम्रो सम्झौता नहुनु र छोराको अमेरिकामा अचानक दुर्घटनामा मृत्यु हुनु यी धेरै कुराले विनोदको जीवनमा उथल पोथल आइरह्यो र उनी लेख्न भन्दा पनि बढ़ी फ्रस्ट्रेशनमा बढ़ी गए र विनोदको यो गीतले उनको त्यो जीवनको एउटा पाटोलाई बोकेको छ भनेर उनका दाजु विश्वमोहन गौचन बेला बेलामा भन्ने गर्छन् विश्वमोहन गौचन स्वयं पनि पोखराका एक चर्चित समाजसेवी र त्यहाँ रहेकी एड्स भिक्टिम लक्ष्मीका निम्ति उनले वृत्तचित्र पनि बनाएका छन् अझ सुनौ विनोद गौचनको यो आत्मकथा अरूण थापाको स्वरमा जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा आँखा तरी गएपछि मनमा फिर्ता पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा आँखा तरी गएपछि मनमा फिर्ता पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो साँचो प्रीति लाएकै थिए चोखो जो दिएकै थिए बुझ्नेले कुरा नबुझेपछि मनमा कुरा नलिएपछि मनमा फिर्ता पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा आँखा तरी गएपछि मनमा फिर्ता पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो विनोद गौशनको शब्द अरुण थापाको स्वरमा यो गीतले दुई अलग अलग स्रष्टाहरूको कथालाई व्यक्त गर्छ तर जीवन यसरी नै गीतमा व्यक्त गर्न धेरै गाह्रो हुन्छ गायिका अरूणा लामाको जीवनमा शरण प्रधानको निधन हुनु अघि र शरण प्रधानको निधनपछि उनकै जीवनलाई हेरेर धेरैले गीत लेखेका छन् विश्ववल्लभले शिवशंकरको संगीतमा लेखेको यो गीतले अरूणा लामाको पतिको पछिको जीवनको आत्मकथालाई बोध गर्छ जीवनलाई विश्ववल्लभको शब्दमा शिवशंकरको संगीतमा हामीले यो अजर अमर गीतहरूको आजको श्रृंखलामा गीतमा आत्मकथा बोधको चर्चासँगै सुन्यौं कार्यक्रमको अन्त्यमा मदन कृष्ण श्रेष्ठको स्वर ज्ञानबहादुरको संगीतलाई राख्दै आगामी बीबार नौ पन्ध्रमा हामी भेट्ने नै छौं गीतकार संगीतकार गायक भीम विरागको अस्सीौं जन्म जयन्तीको सन्दर्भमा विशेष कार्यक्रम हुनेछ र भीम विरागका बारेमा यहाँले आफूले थाहा भएका जानकारी पनि हामीलाई फेसबुक वा ट्वीटरमा पठाउन सक्नुहुनेछ आजको यस कार्यक्रमबाट मदन कृष्ण श्रेष्ठ ज्ञान बहादुर र विश्व बल्लभको यो गीतसँगै सशिन्द्र गौतम र मलाई विदा दिनुहोस् भीचा पसल बाट सकेको म मान्छे आँखाबाट सबको झरेको म मान्छे पसलबाट बिके सकेको म मान्छे आँखाबाट सबको झरेको मान्छे पसलबाट बिके सकेको मान्छे आकाशबाट झरेर हराएको तारा आकाशबाट झरेर हराएको तारा सब पहाडको धारा पसल बाट बिके सकेको मान्छे आँखाबाट सबको झरेको मान्छे पसल छाकिएको नदीको किनारा सबै बाट फ्याँकिएको नदीको किनारा पसल बाट बिकी सकेको आँखा बाट सबको झरेको ममान्छे पसल बाट बिकी सकेको कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज